विद्यार्थी मेधा वसुधा र मञ्जरी देवकोटाले गाएका यी गुरुवन्दनाका हरफहरूद्वारा लोक कल्याण होस् भन्ने कामना राख्दै परब्रह्म परमात्मालाई प्रणाम गर्दछु र साथै स्वागत अभिवादन पनि विश्वभरि छरिएर बस्नुभएका तपाईँहरू समस्त साहित्यानुरागी भावक महानुभावहरूलाई যদি তোর ডাক শুনে কেউ না আসে তবে একলা চলো রে যদি তোর ডাক শুনে কেউ না আসে তবে একলা চলো রে তবে একলা চলো একলা চলো একলা চলো একলা চলো রে যদি তোর ডাক শুনে কেউ না আসে তবে একলা চলো রে नोबल पुरस्कारद्वारा सम्मानित कविगुरु रविन्द्रनाथ ठाकुर अथवा विश्वकवि रविन्द्रनाथ टेगरको यो सिर्जनाले के भन्छ भने यदि तिम्रो आवाज तिम्रो गुहार सुनेर कोही आएन भने तिमी एक्लै हिँड एक्लै हिँड एक्लै हिँड इन्टरनेट भनाउँदो अन्तर्जालोको माध्यमद्वारा नियमित रूपले प्रस्तुत गरिने कविताङ्गन डट कमको प्रस्तुति काव्य भैखरीको प्राङ्गणमा हुनुहुन्छ यहाँहरू र आवाज सुन्दै हुनुहुन्छ यो तुङ्गनाथको यहाँहरू सबैलाई फेरि पनि स्वागत अभिवादन मित्रहरू आदिकवि भानुभक्तलाई सम्झिने क्रममा उनको योगदानको यथोचित कदर गर्ने क्रममा रामायणको बालकाण्डबाट केही हरफ यहाँ वाचन गर्न लागिरहेको छु एक दिन नारद सत्यलोक पुगी गया लोको गरऊ हित भनी ब्रह्मा ताही थिया पर्या चरण खुशी गराया पनी क्या सोध्छौ तिमी सोध भन्छु म भनी मर्जी भए थियो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्यायो तसै यस्तै हरफलाई यसै छन्दलाई यस प्रकार पनि गाउन सकिन्छ हे ब्रह्मा जति हुन् शुभ सबै सुनिरह्या छु कछु बाँकी छैन तथापि सुन्न इच्छा म गर्दछु आउला जब यो कली बखतमा प्राणी दुराचार भई गर्न्या छन् सब पाप अनेक तरका निजका मतीमा गई आदरणीय भावक मित्रहरू पापाचरणमा लिप्त हुनु दुराचरणमा लिप्त हुनु साँच्चै पनि सामाजिक अपराध हो अनैतिक कुरो हो र यसको परिणाम यसको फल कहिले पनि राम्रो हुँदैन तर यसको जालो बलियो हुन्छ त्यस कारणले गर्दा झुक्किएर पनि हाम्रा भावी सन्ततिहरूलाई यसको छिटा पर्न नजाओस् भनी हामीले समयमै सचेत भएर यस्तो एउटा राम्रो मार्ग प्रशस्त गर्न सकौँ यस्तो एउटा गोरेटो उनीहरूलाई प्रदान गर्न सकौँ यस्तो एउटा बाटो उनीहरूलाई दिन सकौँ जुन बाटोबाट उनीहरू सुसंस्कृत बनेर आफ्नो लक्ष्यतिर लम्किँदै लम्किँदै अघि बढ्दै जान सकुन् भानुभक्तलाई सम्झिने क्रममा उनलाई धन्यवाद दिउँ हामी सबैले र हाम्रा भविष्यका सन्ततिहरूलाई धेरै धेरै शुभकामना उनीहरू अघि बढ्दै जाउन् सुसंस्कृत बनुन् मित्रहरू यहाँ धेरै प्रश्नहरू उठ्ने गर्छन् प्रस्तोता अथवा उद्घोषकको फोटो या भिडियो कविताङ्गन डट कमको वेबसाइटमा फेला परेन अथवा हेर्न जानेनौँ भनेर मैले सबै साहित्यानुरागी मित्रजनलाई निवेदन गर्नुपर्ने हुन्छ यो बिल्कुलै एउटा श्रव्य साइट हो त्यसर्थ यहाँ श्रव्य सामग्रीहरू बढी छन् हाललाई कार्यक्रम यस्तै प्रकारले सञ्चालन भइरहनेछ र तपाईँहरूले जे सुन्दै हुनुहुन्छ जे पढ्दै हुनुहुन्छ कार्यक्रम पनि बिल्कुलै त्यही हो यस कार्यक्रम सञ्चालन क्रममा कहीँ पठनीय सामग्रीमा र कतै उद्घोषण क्रममा नचाहँदा नचाहँदै पनि चिप्लिएर रहन गएका त्रुटि विच्युतिहरूलाई सच्याएर ग्रहण गरिदिनु हुन सनम्र अनुरोध गर्दछु भावक मित्रहरू यहाँहरू हुनुहुन्छ कविताङ्गन डट कमको नियमित प्रस्तुति काव्य वैखरीमा जो महिनाको एकचोटि अमेरिकाको टेक्सस राज्यबाट प्रसारित हुने गर्दछ र साथमा छ यो उद्घोषक तुङ्गनाथ इन्द्रियको बारेमा केही कुरा गर्न मन लाग्यो कुनै विद्वान जबरजस्ती लागोस् तापनि रोकन कुनै विद्वान जबरजस्ती लागोस् तापनि रोकन अजोडी इन्द्रियहरू बलैले हर्दछन् मन यो भनाइ हो गीताको र यही कुरालाई हामीले हाम्रा बालबालिकाहरूलाई भन्न सक्यौँ भने बाबुहरू हो लक्ष्यमा आफ्नो मन लगेर राख र इन्द्रियहरूलाई आफ्नो बसमा ल्याऊ अनि सङ्घर्ष गर्दै जाऊ अनि तिम्रो लक्ष्य सजिलै तिमीले प्राप्त गर्न सक्छौ भनेर यही कुरा भन्न सक्यौँ भने उनीहरू लाई लाभ हुन जाला उनीहरूलाई हित हुन जाला नत्र त मनको बारेमा एउटा सानो उद्गार यस्तो छ पोखौँ है त मनसित हुर्किएर मनसँगै खेलेँ मनसित हुर्किएर मनसँगै खेलेँ मनकै चाहनाले धेरै दुःख पनि झेलेँ मन सँगसँगै उडी कता मात्र पुग्नु मन सँगसँगै उडी कता मात्र पुग्नु कहिले कहाँ कोसित पो मनको भारी बोक्नु कहिले कहाँ कोसित पो मनको भारी पोख्नु र यो मन बडा चञ्चल छ यसलाई हामीले नियन्त्रण गरौँ र हाम्रो नियन्त्रित मनलाई लक्ष्यमा राखेर सङ्घर्ष गरौँ हामी आफ्नो भविष्य उज्जवल बनाउन सक्छौँ र आजको कार्यक्रम सातौँ श्रृङ्खलामा हामीले केही टिपन टापन सामग्री यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौँ जस अन्तर्गत ज्ञानदिल दासज्यूले लेख्नुभएको झ्याउरे भजन भनिएको छ तर उहाँको एउटा रचनालाई झ्याउरे रचनालाई माथिका केही हरफहरू हामीले सङ्गिनीको रूपमा यहाँ प्रस्तुत गरिराखेका छौँ र यसलाई प्रस्तुत गर्दै हुनुहुन्छ अन्तरा उपाध्यायले गङ्गाको सिरमानी यो रानी भिरमा गङ्गाको सिरमानी यो रानी भिरमा फुल फुल्यो गो ज्ञानी बारी लै फुल फुल्यो गो ज्ञानी भेड़ीनी भड़खाला पारे नौ से भेड़ीनी भड़खाला पारे भई गायो जोगीनी बारी लई लई भई काव्य वैखरीको अबको प्रस्तुति हो नेपालका वीर सिपाही र यसको रचनाकार हुनुहुन्छ यदुनाथ पोखरेल फिरङ्गी हटाई लुटी पिटी चाँडो पुगी आज गङ्गा पखाल्नु छ खाँडो कडा भीम बलिका कडा वीर छोरा बडो मत्त तनको टक भेट्नु गोरा सदा सुरमा छन् सदा सुरमा छन् उमेरका कलिला नजान्नु कुनैले उनै कि ती लीला अघि पन्थ पाँडे थिया ढेर मन्त्री भएनन् त यस्ता अकिलका त तन्त्री अमरसिंह थापा बडा वीरकी घरमा अमरसिंह थापा बडा वीरकी घरमा भयो भीम अवतार सुघर बार घरमा गोरा त सुरा दुई एक हुन्छन् गोरा त सुरा दुई एक हुन्छन् गोर्खा महाकाँतर आज कुन्छन् गारन डराई पनि चिठी लेख्यो गारन डराई पनि चिठी लेख्यो नेपालका वीर सिपाही देख्यो नेपालका वीर सिपाही देख्यो नेपालका वीर सिपाही देख्यो धन्यवाद मित्रहरू शुभानन्द दासको रचना कविता पृथ्वीनारायणबाट केही भाग यहाँ प्रस्तुत गर्न लागिरहेछु थरथोकी भारदारी जेठा बुढा सरदारी पचाई परमेश्वरी सम्राम उठाऊ है हमस्वरूप धरी भीमसेनको स्वरूप गरी भुमराको भेष गरी सुनै लुटाऊ है छेत्रीको करम गरी पाप छुटाऊ है कोटिलिङ्ग कोटी टेकु नगरकी ढोका छेकु पशुपति पूजा गरी तबलाम्ला पाती है पूर्वकी बानी पानी नेपालकी सुनखानी सर्वनर पुन्यादानी दानी छुटी दान माना है तनहौले घट लुम्ज्यो पालपाले मुटुमिचो कस्क्याली उदे खायो पर्वते बिला खायो छलियो पिउठानी है छलियो पिउठानी है छलियो पिउठानी है अति नै विनम्रताका साथ यहाँहरू सबै भावक मित्रहरूमा एउटा जरुरी आग्रह के राख्न चाहन्छु भने यो प्रस्तुति सर्वथा नौलो र मौलिक भएको हुनाले सबैतिर सहज सुपाच्य नहोला कार्यक्रम प्रस्तुति क्रममा अक्षम्य त्रुटि र विसङ्गति रहन गएका कुरा औल्याइदिनु भए निर्विवाद स्वागतयोग्य हुनेछ र जाँदा जाँदै एउटा यो कुरो पनि भन्न चाहन्छु यो हार्न रुचाउने प्रस्तोताले सर्वसाधारणले के चाहन्छन् र के रुचाउँछन् भन्ने कुरालाई ध्यानमा राखेर यो कार्यक्रम निर्माण गर्न लागेको होइन अपितु समाजमा साहित्य जगतमा के कुराको खाँचो छ र यो प्रस्तोताले आफ्नो सामर्थ्यमा भएको के कुरा समाजको निम्ति छोडेर जान सक्छ भन्ने कुरालाई ध्यानमा राखेर यो कार्यक्रम निर्माण गर्न लागेको हुनाले केही फरक अवश्य अनुभव गर्न सक्नुहोला यहाँहरूले यो कुरालाई म यहाँ निवेदन गर्न चाहन्छु यहाँहरू सबै भावक मित्रहरूलाई आउँदै गरेको क्रिसमस पर्वको निम्ति हार्दिक मङ्गलमय शुभकामना अनि स्वर सम्राट नारायण गोपालको सम्झना गर्दै श्रद्धाञ्जली स्वरूप हरिभक्त कटवालका शब्दले उहाँलाई एउटा सानो श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु मलाई नसोध कहाँ दुख छ घाउ मलाई नसोध कहाँ दुख्छ घाउ मजे छु ठिकै छु बिथोल्न हजुर धन्यवाद सबै भावक महानुभावहरूलाई आगामी महिनाको प्रस्तुति पनि सुनिदिनु हुनको निम्ति निम्तो गर्दै बालकृष्ण समद्वारा रचना गरिएको कविता निम्तोको केही भाग यहाँ प्रस्तुत गर्न लागिरहेछु र यसै प्रस्तुतिका साथ म आजको कार्यक्रमबाट ओझेल पनि पर्न चाहन्छु कविता निम्तो आऊ आऊ सँगसँगै बसेर चिसो पानी पिउँ आऊ सँगसँगै बसेर चिसो पानी पिउँ हो त्यो कालो छ तर के त हो त्यो कालो छ तर के त कालो कोठी टम्म भए हुन् निहु के कालो छ त्यसैले छ निहु के कालो छ त्यसैले छ होइन गोराको छाती कालो हुनसक्छ होइन गोराको छाती कालो हुनसक्छ कालाको सेतो हुनसक्छ जाल फार आऊ आज पानी पिउँ जाल फार आऊ आज पानी पिउँ जाल फार आऊ आज पानी पिउँ धन्यवाद